शरीर मेरो होस् सास तिम्रो होस् मैले हेर्ने तस्विर खास तिम्रो होस् शरीर मेरो होस् सास तिम्रो होस् मैले हेर्ने तस्बिर खास तिम्रो होस् मै हिँडौला बरु धरतीको धुलो बनी मै हिँडौला बरु धरतीको धुलो बनी मण्डलको आकाश तिम्रो होस् मैले हेर्ने तस्बिर खास तिम्रो होस् किन नहोस् र रङ्गीन दुनियाँ नै किन नहोस् र रङ्गीन दुनियाँ नै चाहे जहाँ पुगौ आभास तिम्रो होस् मैले हेर्ने तस्बिर खास तिम्रो होस् हात थाम्ने धेरै भेटिन्छन् यहाँ हात थाम्ने धेरै भेटिन्छन् यहाँ यो दुनियाँमा विश्वास तिम्रो होस् मैले हेर्ने तस्बिर खास तिम्रो होस् मेरो कमाई एकै पैसा नभए नि मेरो कमाई एकै पैसा नभए नि व्यापारमा सय पचास तिम्रो होस् शरीर मेरो होस् सास तिम्रो होस् मैले हेर्ने तस्बिर खास तिम्रो होस् सोयाक आठ इलाम घर भई हाल दक्षिण कोरियामा रहनुभएका श्रोता केशव चापागाईले हाम्रो इमेल ठेगाना हजुरको पत्र एट जिमेल डट कममा पठाउनु भएको सामग्री थियो यो घमण्ड आफैमा पनि कमजोरी हो र घमण्डमा पनि कमजोरी हुन्छ गोरेलाल नामको एक प्रसिद्ध मूर्तिकार थियो जसका मूर्तिहरू वास्तविक लाग्दथे एक दिन आफू मस्त निन्द्रामा रहँदा उसले पन्ध्र दिनपछि मृत्युको दानव उसलाई लिन आउने सपना देखियो गोरेलालले चौध दिन लगाएर आफू जस्तै देखिने नौवटा मूर्ति तयार गर्यो र पन्ध्रौँ दिनका दिन ती मूर्तिहरू बीच आफू पनि खडा रह्यो मृत्युको दानव दसवटा गोरेलाल देखेर चकित भयो चिन्न नसकी ऊ फर्केर मृत्युका राजा सामु पुगी सबै वृत्तान्त सुनायो यो सुनेर मृत्युराज रुष्ट भए र आफै गोरेलाललाई खोज्न निस्के गोरेलाल सजग भयो र पुनः मूर्तिहरू बीच हलचल नगरी खडा भयो एकछिन त मृत्युराज अन्यलमा परे एकछिन सोचेपछि उनले चर्को स्वरमा भने गोरेलाल बस एउटा गल्ती नभइदिएको भए यी सबै मूर्तिहरू उत्कृष्ट हुने थिए कहिल्यै कसैबाट खोट नसुनेको आफ्नो काममा खोट लगाएको सहन नसकी गोरेलालले पनि निस्केर सोध्यो खोइ कहाँ छ गल्ती यी यहाँ छ गल्ती च्याप्प गोरेलालको गर्दन समातेर मृत्युराजले भने मूर्तिमा कुनै कमजोरी थिएन थियो त गोरेलाल स्वयंमा नमस्कार अनि स्वागत अभिवादन रन्सी मिडियाले उत्पादन गर्ने साप्ताहिक रेडियो कार्यक्रम यो साँझ यो सुभाषमा निर्माता रन्सी र प्रस्तुता प्रदीप गिरी आज कार्यक्रमको पचासौँ श्रृङ्खला सदाझै आज पनि हामीसँग छन् रोचक कथा सामग्री गजल र सुमधुर नेपाली गीतहरू होना भना धुमधाम बिहे पञ्चे बाजा बजाउनुको मजा बेग्लै खुहाई दही खाली सिउँदो रङ्गाउनुको मजा बेग्लै धुमधाम बिहे पञ्चे बाजा बजाउनुको मजा बेग्लै खुवाई दही खाली सिउँदो रङ्गाउनुको मजा बेग्लै तरङ्गित मन कामुक्ता सुहाग रातको मावलभित्र तरङ्गित मन कामुकता सुहाग रातको मावलभित्र हात थामेर थरथर मुटु कमाउनुको मजा बेग्लै खुवाई दही खाली सिउँदो रङ्गाउनुको मजा बेग्लै ओठमा लाली गुराँस शिरमा मुहारमा घना बादल ओठमा लाली गुराँस शिरमा मुहारमा घना बादल लज्जावती परिदिलमा बसाउनुको मज्जा बेग्लै खुवाई दही खाली सिउँदो रङ्गाउनुको मज्जा बेग्लै भोलि सारा दुनियाँको गन्थन केवल प्यारमा डुब्दै भोलि सारा दुनियाँको गन्थन केवल प्यारमा डुब्दै उनीसँगै यौवनको प्यास मेटाउनुको मज्जा बेग्लै खुवाई दही खाली सिउँदो रङ्गाउनुको मजा बेग्लै नछुट्टिने बाचा कसम चुम्दै प्यारले अङ्ग अङ्ग नछुट्टिने बाचा कसम चुम्दै प्यारले अङ्ग अङ्ग उनको न्यानो अङ्गालोमा हराउनुको मजा बेग्लै धुमधाम बिहे पञ्चे बाजा बजाउनुको मजा बेग्लै खुवाई दही खाली सिउँदो रङ्गाउनुको मजा बेग्लै असराङ्ग तिन गोर्खा घर भई हाल मरुभूमिको छातीबाट भएको छ श्रोता देवराज भन्तना विवश अश्रुमालीले लेखी पठाउनु भएको सामग्री थियो यो विकट अनकन्टार जङ्गलमा नदी छेउको घाँसे मैदानमा बच्चालाई जन्म दिनै कि मृग थचक्क बसी प्रसव वेदनाले छटपटाइरहँदा आकाशमा कालो बादल मडारियो ठुलो चट्याङ परी जङ्गलमा आगो लाग्न सुरु भयो उठेर देब्रेतिर भाग्न खोज्दा मृगले देखी भोको सिकारी उसको अन्तिम बाँड तेर्साएर आक्रमण गर्न तयार थियो दायाँ लाग्न देखि भोको सिंह लमक लमक लम्केर उतिरै आउँदै थियो बिचारी मृग त्यसमाथि गर्भवती तपाईँलाई के लाग्छ के मृग बाँच्ली के बच्चालाई जन्म देली कि सबै कुरो जङ्गलको आगोले सखा पार्ला तपाईँ अनुमान लगाउँदै गर्नुहोस् यो रोचक र सुन्नै पर्ने सामग्री राख्नेछौ एकैछिनपछि के के गर्नु पर्छ तिम्रो साथ पाउनलाई मलाई के के गर्नु पर्छ तिम्रो साथ पाउनलाई मलाई मन छ तिमीसँगै चोखो माया लाउनलाई चोखो माया के के गर्नु पर्छ तिम्रो साथ पाउनलाई जति सँग माग्नु पर्छ भने पनि भए जति सँग माग्नु पर्छ भने पनि भए जति सँग भए जति देउता बजार मन्दिर मस्जिद गुम्बाहरू धाउनलाई मलाई मन छ तिमीसँगै चोखो माया लाउनलाई चोखो माया लाउनलाई भन के के गर्नु पर्छ साथ पाउनलाई तिमी पाए क्या तयार छु म का सबै थोक गुमाउनलाई मलाई मन छ तिमी सँगै सकी नसकी बिर्सेर विगतका फाटाहरू जिउन जीवन खोज्दैछु नयाँ नयाँ पाटाहरू सकि नसकी बिर्सेर विगतका फाटाहरू जिउन जीवन खोज्दैछु नयाँ नयाँ पाटाहरू सधैँ आउँछ फर्केर चिसाउन मनमुटु सधैँ आउँछ फर्केर चिसाउन मनमुटु त्यही पुराना गलेका अतीतका खाताहरू जिउन जीवन खोज्दैछु नयाँ नयाँ पाटाहरू जति सिकेनी नि पुगेन सधैँ जसो म सिकारु जति सिकेनी पुगेन सधैँ जसो म सिकारु पुरा कहिले जान्ने हो जिन्दगीका बाटाहरू जिउन जीवन खोज्दैछु नयाँ नयाँ पाटाहरू जति खोजियो बुझ्न जटिलता बढ्दै जाने जति खोजियो बुझ्न जटिलता बढ्दै जाने आफ्नै मर्जीले बन्ने यी जिन्दगीका गाताहरू जिउन जीवन खोज्दैछु नयाँ नयाँ पाताहरू कति धारिला ती सबै चिरिएर बस्छ सधैँ कति धारिला ती सबै चिरिएर बस्छ सधैँ जति बिर्सन खोजे नि टुटिएका नाताहरू जिउन जीवन खोज्दैछु नयाँ नयाँ पाटाहरू गाह्रो साह्रो जे भए नि केही मात्र पुरा भयो गाह्रो साह्रो जे भए नि केही मात्र पुरा भयो अझै होलान थपिने विधाताका खाताहरू सकी नसकी बिर्सेर विगतका फाटाहरू जिउन जीवन खोज्दैछु नयाँ नयाँ पाटाहरू वी नपा दुई दोलखा घर भई हाल सहाम ओमानमा रहनुभएका श्रोता निर्मल श्रेष्ठको यसै सामग्रीसँगै फेरि पनि स्वागत गर्न चाहन्छौँ कार्यक्रम यो साँझ यो सुबासमा एउटा प्रसिद्ध भनाइ छ हाम्रा हरेक क्षणहरू हाम्रो आफ्नै रोजाइका क्षण हुन् अनि हरेक घन्टा नियति त्यस क्षणमा हामी जे गर्न चाहन्छौँ त्यही हुन्छ जे गर्छौँ भन्छौँ त्यो हाम्रै रोजाइले त हुन्छ पछि ती सबै क्षणलाई मिलाएर एक घन्टाको ठुलो तस्बिरमा हेर्दा हाम्रो नियति आउँछ तर सत्य के हो भने कुनै घटनाको परिणाम पहिले निर्धारण गर्न सकिँदैन किनकि भविष्य हो परिणाम जे पनि हुन सक्छ क्यास्टिक सम्भाव्यताको सिद्धान्त एउटा यस्तो सिद्धान्त हो यसले के भन्छ भने जीवनमा सबैका आआफ्ना रोजाइहरू छन् जसले हामी एक अर्कालाई फरक बनाउँदछ समय परिस्थिति हाम्रो बस बाहिर जाँदा हामी अत्तालिन्छौँ हरेस खान्छौँ हामीलाई लाग्छ अब बर्बाद मात्रै हुनेछ तर हामीले सोच्नु के पर्छ भने हरेक क्षण हाम्रो रोजाइमा चल्दछ यदि हाम्रो रोजाइ सही भयो भने भविष्य पनि अवश्य सही भएर निस्कनेछ एउटा विकट अनकन्टार जङ्गलमा गर्भवती मृग बच्चा जन्माउने क्रममा थिए नदी छेउमा उसले घाँसे मैदान देख्दछ र सुरक्षित ठानी त्यही बस्दछ ऊ प्रसव पीडामा छटपटाइरहेकी थिए त्यति नै खेर आकाशमा कालो बादल मडारियो चट्याङ पर्यो र जङ्गलमा आगो लाग्यो उठेर देब्रेतिर भाग्न खोज्दा मृगले देखी भोको सिकारी उसको अन्तिम बाण तिर्साएर आक्रमण गर्न तयार थियो दायाँ भाग्न खोज्दा मृगले देखी भोको सिंह लमक लमक लम्केर उतिरै आउँदै थियो बिचारी मृग त्यसमाथि गर्भवती तपाईँलाई के लाग्छ के हुन्छ जस्तो लाग्छ के अब मृग बाँसली के बच्चालाई जन्म देली कि सबै कुरो जङ्गलको आगोले जलाएर सखा पार्ला त्यो खास क्षणमा मृग देब्रेतिर भागोस् त भोको सिकारी बाँड तेर्साएर बसेको छ दाहिनेतिर जाओस् त भोको सिंह उतर्फै आउँदैछ माथि जङ्गलतिर जाओस् त आगो लागिरहेको छ तल जाओस् भयङ्कर नदी बगिरहेको छ यो कस्तो परिस्थिति मृगले के गर्ली मृगले केही गर्दिन बरु नयाँ जीवनलाई जन्म दिनमा ऊ आफ्नो ध्यान केन्द्रित गर्दछे निमेषभरमा क्रमैसँग जे घटना त्यहाँ घट्दछ त्यो यस प्रकार छ सिकारीले मृगलाई ताकेर बाण हान्न लागेको बेला अर्को ठूलो चट्याङ पर्दछ जसले सिकारीको आँखा तिर्मिराउँछ उसले प्रहार गरेको बाण मृगलाई छाडेर सिंहलाई लाग्न पुग्दछ चट्याङ लगतै परेको ठुलो पानीले जङ्गलको आगो निभाइदिन्छ मृगले एक स्वस्थ बच्चा जन्म दिए हाम्रो जीवन पनि यस्तै पलहरूको सङ्गालो हो हाम्रो रोजाइको पल हामी सबैले भोग्नै पर्ने तर हामीले कोसिस के गरौँ भने हतारमा केही निर्णय नलिउँ एकैछिन गर्भवती मृग भएर सोचौँ विश्वास राखौँ र सधैँ आफूभित्रैमा आशा राखौँ पुग्ने मन हिजो आजसम्म यतै छु गाडी जाउँ भेट्नमा क्षितिज पारी उनको बस्तीमा बेहुलालाई भाकिन कि कठे उनी पर्खाइ भई थाकिन की पुग्ने मन थियो हिजो अस्तिमा आजसम्म एतै छु क्यारी पिसारी उनको बस्तीमा आजसम्म यतै छु प्यारी राम भेट्नमा छिटिस पारी उनको बस्तीमा तस्बिरमा नजर छ कसम हजुरको मनमा केही असर छ कसम हजुरको यी तस्बिरमा नजर छ कसम हजुरको मनमा केही असर छ कसम हजुरको मौसमी फुलहरू झैँ रङ बदलिरहने मौसमी फुलहरू झैँ रङ बदलिरहने क्या गजबको रहर छ कसम हजुरको मनमा केही असर छ कसम हजुरको कसैको वियोग सुनि मुस्काउन सक्ने कसैको वियोग सुनि मुस्काउन सक्ने साँच्चै दिल पत्थर छ कसम हजुरको मनमा केही असर छ कसम हजुरको बेफिक्री बेचिन्छ र किनिन्छन् मान्छेहरू यहाँ बेफिक्री बेचिन्छ र किनिन्छन् मान्छेहरू यहाँ वाह अचम्मको नगर छ कसम हजुरको मनमा केही असर छ कसम हजुरको कस्तो शालीनता देखाउनु हुन्छ मनलाई कस्तो शालीनता देखाउनु हुन्छ मनलाई प्यारमा पनि जहर छ कसम हजुरको यी तस्बिरमा नजर छ कसम हजुरको मनमा केही असर छ कसम हजुरको हाल इजरायलमा रहनुभएकी श्रोता मुना मन सिग्देलले लेखी पठाउनु भएको सामग्री थियो यो ती बुढाबुढी एक्लै सानो घरमा बस्थे बुढीले एक दिन श्रीमानलाई आफ्नो लागि कपाल कोर्ने काइयोको माग गरे त्यसपछि जे घटना घट्छ त्यो निकै मन छ एकैछिनमा राख्नेछौ त्यो सामग्री तिमीसँग नजर जुधाई डराएको याद आयो रङ्ग नजर जुधाई डराएको याद आयो तिम्रो मिठो मुस्कानमा हराएको याद आयो तिम्रो मिठो मुस्कानमा हराएको याद आयो कति सपना सजाएको देखी कराई को याद आयो सपनी माँ सपनी माथी मिलाए देखी कराई को याद आयो जाडो बाटोमा भेटिएको याद आयो साझा पखादो बाटोमा भेटिएको याद आयो त्यही बेलामा मायाको प्यास मेटिएको याद किन आज तिमीले माया गर्या याद आयो कति सपना सजाएको जीवनमा मैले यो कस्तो निशाना देखेछु तिम्रै यादमा बाँच्न खोज्ने चाहना देखेछु जीवनमा मैले यो कस्तो निशाना देखेछु तिम्रो यादमा बाँच्न खोज्ने चाहना देखेछु त्यो तिम्रै मझेरीमा जन्तीसँगै डोली लगेको त्यो तिम्रै मझेरीमा जन्तीसँगै डोली लगेको साँच्चै आज राति कति सुन्दर सपना देखेछु तिम्रै यादमा बाँच्न खोज्ने चाहना देखेछु आलङ्कारिक भावनामा बहकिँदै चल्न सक्ने आलङ्कारिक भावनामा बहकिँदै चल्न सक्ने सृष्टिको यो कस्तो विचित्रको बाहना देखेछु तिम्रै यादमा बाँच्न खोज्ने चाहना देखेछु सहजता असहजता जे परोस् जिन्दगीमा सहजता असहजता जे परोस् जिन्दगीमा तिमीसँगै मात्र जीवनको साधना देखेछु तिम्रै यादमा बाँच्न खोज्ने चाहना देखेछु वास्तविकता भन्न कति पर छैन अब म वास्तविकता भन्न कति पर छैन अब म गुम्सिएर रहेको तिम्रै ती भावना देखेछु जीवनमा मैले यो कस्तो निशाना देखेछु तिम्रै यादमा बाँच्न खोज्ने चाहना देखेछु बागलुङका श्रोता लक्ष्मण ढकालले लेखी पठाउनु भएको यसै सामग्रीसँगै पुनः स्वागत गर्न चाहन्छौ कार्यक्रम यो साँझ यो सुबासमा एक बुढाबुढी लामो समयदेखि आफ्नो सानो घरमा एक्लै बस्ने गर्थे निकै गरिब थिए बुढी चाहिँको लामो सुन्दर कपाल थियो एक दिन उनले आफ्ना श्रीमानलाई एउटा काइयो किनी ल्याइदिन अनुरोध गरिन् श्रीमान चाहिँले नमजा मान्दै भने माफ गर मलाई पैसा नभएर मैले मेरो घडीको चुडेको फिता किन्न नपाएको महिनौ भयो बुढीले पनि समस्या बुझिन् र कर गरिनन् अर्को दिन श्रीमान चाहिँ घडी पसलमा गए आफ्नो फिता चुडेको घडी सस्तो पैसामा बेचिदिए र नजिकै पसलबाट काइयो किनी घर आए श्रीमतीलाई काइयो दिनै लाग्दा उनी अचम्मित भए श्रीमतीको छोटो कपाल देखेर बिचरी श्रीमती चाहिँले आफ्नो कपाल बेचेर आएको पैसाले घडीको फिता किनी लिए आएकी रहेछन् एकको हातमा काइयो एकको हातमा घडीको फिता दुवै एकछिन हेराहेर भए अङ्गालो हाली दुवै रुन थाले आफूले गरेको कामको निरर्थकताको लागि होइन आफ्नो प्रेमको पारस्परिकताका लागि भनिन्छ नि माया गर्नु केही होइन माया पाउनु चाहिँ केही हो तर माया गर्नु र आफैले माया गरेको मान्छेबाट माया पाउनु सबै थोक हो यसका साथै आजको कार्यक्रमबाट विदा माग्ने बेला भयो यस कार्यक्रमलाई अनलाइन वा डाउनलोड गरी सुन्नका लागि Chisapani Nepal dot blogspot dot कममा लगन गर्नुहोला कार्यक्रम कस्तो लाग्यो प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हजुरको पत्र एट जिमेल डट कम जाँदा जाँदै अन्जान मुनाको शब्द रचना सङ्गीतकार अभितको सङ्गीत र गायक कर्मा ग्याल्छेन बमजनको स्वरमा साङ्गीतिक एल्बम साक्षात दुईबाट लिइएको यो गीत राख्दै निर्माता रन्सी र प्रस्तुता प्रदीप गिरी बिदा चाहन्छौ शुभरात्रि सधैँ सँगै बगे पानी नदीका दुई किनारा भए सधैँ सँगै बगे पानी वारी पारी आँखै भारी एक अर्कालाई भरे कहिले भेटै नहुने यो कस्तो माया गर्यो भेट्नलाई खोज्छौ गन्तव्य भेट्नलाई तिर्खायौ कति कति प्यास मेट्नलाई निरन्तर गतिमा बगिरहे पनि एकअर्कालाई हेरी हेरी रोइरहे पनि एकअर्कालाई हेरी हेरी रोइरहे पनि कहिले लक्ष्य नभेटिने कस्तो सागर खुसी पनि बग्यो भाग्यले छलेर लडाउँदा पनि आसुमै यी पाइलाहरू चलाउँदा पनि आसुमै यी पाइलाहरू चलाउँदा पनि कहिले छुट्नै नसक्ने यो कस्तो माया गर्यौँ हामीले कहिले छुट्नै नसक्ने यो कस्तो माया गर्यौँ हामीले नदीका दुई किनारा भई सधैँ सँगै बगे पानी पारी पारी आखै भारी एक अर्कालाई भरे पनि कहिले भेटै न